यात्रा अनि हृदयदेखि नै स्वागत गर्न चाहन्छु कार्यक्रम आधुनिक यात्रामा कार्यक्रम मार्फत सुमधुर गीत सङ्गीतहरू तपाईँका लागि राख्ने गर्दछौँ आज पनि तिनै आधुनिक सुगम सङ्गीतहरूले तपाईँलाई पूर्ण मनोरञ्जन दिलाउनको लागि उपस्थित भइसकेका छौँ प्रविधि संयोजनमा हुनुहुन्छ मित्र विष्णु अनि आवाजबाट रहिरहेकी छु कार्यक्रम आधुनिक यात्राको सहयात्री हिमानु कार्यक्रम आधुनिक यात्रा तपाईँले दुईवटा माध्यमबाट सुनिराख्नु भएको छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच हर्सबाट र इन्टरनेट अनलाइनमा पनि डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम लगइन गरेर हामीलाई विश्वको जुनसुकै कुरामा सुनिराख्नु भएको छ कार्यक्रमलाई तपाईँले सोमबार बुधबार र शुक्रबार सुन्न सक्नुहुन्छ तपाईँलाई थाहा नै छ कार्यक्रम मार्फत सुमधुर गीत सङ्गीतहरू तपाईँका लागि राख्ने गर्दछौँ नेपाली साङ्गीतिक फाँटमा सदाबहार गुन्जिरहने तपाईँको मनमुटुमा बस्न सफल गीतहरू लिएर आज पनि उपस्थित भइसकेका छौँ कार्यक्रमलाई शुभारम्भ गर्न चाहन्छु एउटा समुद्र गीतबाट एल्बम समीक्षाबाट गायिका शान्ति परियारको समुद्र स्वरमा सजिएको निकै नै समुद्र आवाज तपाईँको लागि उपहार तिमीलाई म तेरो बाह्र दिन्छु सक्छौ भने काट उपहार तिमीलाई म तरबार दिन्छु भारत तिमीलाई म तरबार दिन्छु सक्छौ भने काट मर्न चाहन्छु म तिम्रै हातबाट निकै नै समुद्र आवाज थियो मर्मस्पर्शी आवाज पनि थियो शान्ति परिवारको स्वरमा सजिएको आवाज केवल तपाईँको लागि राखेको थिएँ समुद्र स्वर्की धनी गायिका शान्ति परियारले यस्ता धेरै आवाजहरूमा आफ्नो स्वर दिइसक्नु भएको छ उहाँको साङ्गीतिक यात्राको सफलताको शुभकामना पनि गर्न चाहन्छु कार्यको मार्फत कार्यक्रम हो आधुनिक यात्रा सुनिराख्नु भएको छ बहुचर्चित रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्सबाट र इन्टरनेट अनलाइनमा पनि ट्रिपल डब्लु डट रेडियो अर्पण डट कम लगइन गरेर हामीलाई विश्वको जुनसुकै कुरामा सुनिराख्नु भएको छ सुमधुर गीत सङ्गीतहरू तपाईँको माझमा राखिरहेका छौँ आजको कार्यक्रममा भने मैले केही पुराना सुगम सङ्गीतहरूलाई तपाईँको माझमा राखिरहेकी छु पुराना भए पनि यी गीत सङ्गीतहरू सुमधुरी छन् मर्मस्पर्शी छन् यति बेला फेरि पनि एउटा सुमधुर गीतलाई नै कार्यक्रममा जोड्न चाहन्छु गीतपछि छोटो व्यापारिक विश्राममा जान्छौँ एल्बममा सम्भावनाबाट गायिका निरा राणाभाटको सुरमा सजिएको निकै नै सुमधुर आवाज तपाईँको लागि कति र पछुताउँछन् म र पछुताएँ कति बोलेर पछुताउँछन् म नबोलेर पछुता कति बोलेर पछुताउँछन् मन बोलेर पछुताए 个早晨。 टपत उनको न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 अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हार्ज र यो कार्यक्रम आधुनिक यात्रा पनि छोटो व्यावसायिक विश्रामपछि तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु कार्यक्रममा कार्यक्रम हो आधुनिक यात्रा सुनिराख्नु भएको छ लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्सबाट र इन्टरनेट अनलाइनमा पनि डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम लगइन गरेर हामीलाई विश्वको जुनसुकी कुरामा सुनिराख्नु भएको छ तपाईँलाई थाहा नै छ भनी पनि राखेकी छु कार्यक्रम मार्फत समुद्र गीत सङ्गीतहरू तपाईँका लागि राख्ने गर्दछौँ नेपाली साङ्गीतिक आकाश धेरै नै फराकिलो छ जहाँ धेरै साङ्गीतिक हस्तीहरूको आवाज गुन्जिसकेको छ साङ्गीतिक क्षेत्रमा लागेर धेरै सङ्घर्ष गरेर आफूलाई सफल गायक गायिकाको रूपमा परिचित बनाउन सफल पनि भइसक्नु भएको छ धेरै साङ्गीतिक हस्तीहरू साङ्गीतिक क्षेत्रमा धेरै सङ्घर्ष गरेर नेपाली श्रोताको मनमुटुमा बस्न सफल तिनी सर्जकहरूको सुमधुर आवाजहरू तपाईँका लागि राख्ने गर्दछौँ कार्यक्रम आधुनिक यात्रा मार्फत यति बेला फेरि पनि एउटा सुमधुर गीतलाई नै तपाईँको माझमा राख्छु गायक श्याम शीतलको स्वरमा सजिएको निकै नै सुमधुर आवाज तिमीले मलाई माया गर्दा कसैको मन दुख्छ भने तिमीले मलाई माया गर्दा कसैको मन भने तिमी बिना उसको जीवन औँसीको रात हुन्छ भने तिमीले मलाई माया गर्दा कसैको मन दिन्छ भने तिमी बिना उसको जीवन औँसीको रात हुन्छ भने भो कसैको खुसी खुसी मलाई हाँस्नु छैन खुसी खुसी मलाई हाँस्नु छैन एउटा रोदारको हाँस्ने यस्तो माया गाँच्नु छैन एउटा रोदारको हाँस्ने यस्तो माया गाँच्नु छैन तिमीले मलाई माया गरिदा कसैको मन दिन्छ भने मलाई तिमी बिना बाँच्ने आधार छैन रु छ मलाई तिमी बिना बाँच्ने आधार छैन तिमी सँगै फुल्छन् खुसी सँगै रुन्छन् आँखाहरू तर मैले भन्दा धेरै उसले माया गर्छ भने तर मैले भन्दा धेरै उसले माया गर्छ भने उसकै मान्छे बन्नु तिमी तिम्रै निम्ति मर्छ भने उसकै मान्छे बन्नु तिमी तिम्रै निम्ति मर्छ भने मलाई माया गरिदा कसैको मन दिन्छ तिमीले मलाई माया गर्दा कसैको मन रुन्छ भने तिमी बिना उसको जीवन औँसीको रात हुन्छ भने पक्कै पनि कसैलाई माया गर्दा अरूको अरू कसैको मन दुख्छ भने त त्यो मायाको अर्थ खासै रहँदैन पनि यस्तै यस्तै शब्दहरूले भरिएको थियो आवाज पनि गायक श्याम शीतलको स्वरमा सजिएको आवाज केवल तपाईँको लागि राखेको थिएँ कार्यक्रम आधुनिक यात्रा सुनिरहनु भएको छ प्रत्यक्ष रूपमा रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्सबाट र इन्टरनेट अनलाइनमा पनि डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम लगइन गरेर हामीलाई विश्वको जुनसुकै कुरामा सुनिराख्नु भएको छ सुमधुर गीत सङ्गीतहरू तपाईँको माझमा राख्दा राख्दै अब भने कार्यक्रमबाट विदा माग्नुपर्ने बेला पनि भइसकेको छ रेडियो वर्ण एक सय चार थुप्रो पाँच मेगाहर्सबाट कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई हृदयदेखि नै धन्यवाद त्यस्तै गरी धन्यवाद इन्टरनेट लाइनबाट पनि कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई त्यस्तै गरी धन्यवाद मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन प्रविधि संयोजनमा यति बेलासम्म सघाउने मित्र विष्णुलाई पनि कार्यक्रमको अन्त्यमा दीपक लिम्बू र रन्जिला रिमालको संयुक्त स्वरमा रहेको समुद्र आवाज तपाईँको माझमा राख्दै कार्यक्रम आधुनिक यात्राको सहयात्री म अनु पनि बिदा हुन्छु हवस् त नमस्कार तपाईँको दिन शुभ रहोस् छ हाँसिराकै हेर्न पाऊ बनाऊ हामी नङ र मासु पोरुने है हाँस्ने सधैँ बनाऊ हामी नङ र मासु माया गरी सधैँभरि मायालुसँगै म बाँच्छु माया गरी सधैँभरि मायालुसँगै म बाँच्छु красота. एक सय चार थोप्लो पाँच मेगा हर्ट